मेरो जीवनमा आउन मेरो जीवनमा जीवन साथी बनेर आउन मेरो जीवनमा आउन मेरो जीवनमा जीवन साथी बने आउन हो आउन धेरै धेरै सजाएको छु यो हृदयमा आई बसी देउन मेरो मुटुको माझमा धेरै धेरै सपना सजाएको छु यो हृदयमा आई बसी मेरो मुटुको माझमा मिलिजुली हामी दुई यो संसारमा आउन मेरो जीवनमा आउन मेरो जीवनमा जीवन साथी बनेर आउन सँगै हिँडौँला जीवनको यो यात्रामा सुख दुःख बाँडौँला हाँसी खुसी साथमा सँगसँगै हिँडौँला जीवनको दुःख बाँडौला हाँसी खुसी साथमा मिलिजुली हामी दुई यो संसारमा आउन मेरो जीवनमा आउन मेरो जीवनमा जीवन सा